उहाँको रहस्यमय मृत्युको केही दिन अघि मात्र हाम्रो गुल्मीकै मजुवामा भेट भएको थियो रेसुङ्गा नगरपालिका चार अर्थात साबिकको अर्खले छ जोगिथुम निवासी सत्तालिस वर्षीय ज्ञान बहादुर सुनार पहिला तमगासको बाल मन्दिर लाइनमा सुनचाँदी घर गहनाको डाइकटिङ व्यवसाय गर्नुहुन्थ्यो र पछि मजुवामा सरेर त्यही काम गर्न थाल्नु भएको थियो हामी शान्तिपुर जाँदै थियौँ सधैँको हंसमुख र मिलनसार व्यक्ति ज्ञान बहादुर जी त्यस दिन भने अलि तनावग्रस्त हस्त मुद्रामा देखिनु हुन्थ्यो तै पनि उहाँले भरै शान्तिपुरबाट फर्किँदा आफू कहाँ बस्न आउने आग्रह हामीसँग गर्न भने चुक्नु भएको थिएन संयोग बस हामी फर्केर आउँदा उहाँलाई भेट्न सकेनौ तर एक्कासी फागुन चार गते उहाँको सब छेद विच्छेद अवस्थामा अरखाँचीको भगवती पाँच मडेल चौर तामाकुवा भन्ने स्थानमा भेटियो भन्ने सुन्दा हामी स्तब्ध भयौं पछि बुझ्दै जाँदा माघ बाइस गते बिहिबार जोगिथुम स्थित घरबाट हिँड्नु भएका उहाँ चौबिस गते शनिबारसम्म तमगासमा देखिएको र त्यस दिनदेखि सम्पर्कविहीन उहाँको सब आठ दिन पछि फागुन तीन गते स्थानीयवासीले देखेर अर्को दिन परिवारलाई खबर गरेको थाहा पाइयो त्यस दिनदेखि परिवारजनसँग बुझ्दै र घटनासँग जोडिएका सबै पक्ष केलाउँदै जाँदा उहाँको कतै लडेर वा अन्य कारणले सामान्य मृत्यु नभई कसैले हत्या गरेर फालेको आशंका बढेको छ त्यो भन्दा पनि ठुलो आशंका उहाँको मृत्यु मृत्युसँगै उहाँकी प्रेमिका भनिए कि एक महिलाको पनि सँगै मृत्यु भएको भन्ने परिवारको भनाइ अनुसार यस घटनाका पछाडि ठुलो षड्यन्त्र त छैन भन्ने परिवारको चिन्ता रहेको छ अत उहाँको रहस्यमय मृत्यु घटनाको अहिले एक महिना बितिसक्दा पनि सत्य तथ्य बाहिर नआएको र संचार माध्यम समेत मौन रहेको परिवारजनको गुनासो रहेकोले आजको जीवनको गोरेटोमा उनै स्वर्गीय ज्ञान बहादुर सुनारको मृत्यु घटना उठान गर्न गइरहेका छौँ उहाँकी धर्मपत्नी चालिस वर्षीय ईश्वरा सुनार उहाँका छोराछोरी र सँगै काम गर्ने सहकर्मीका अनुसार गत छ महिनादेखि उहाँको एउटी महिलासँग गहिरो प्रेम सम्बन्ध रहँदै आएको थियो परिवारजन र आफन्तले सम्झाउँदा निकै तनावमा देखिनु हुने ज्ञानबहादुर सुनार माघ चौबिस गते घरबाट हिँड्नु पूर्व फोनमा कसैले निकै हताशमा बोलाइरहेका थिए हुन्छ हुन्छ म हिँडिहाले भन्दै घरबाट आमासँग विदा भएर हिँड्नु भएका उहाँलाई तमगासमा धेरैजनाले देखेनन् बरु त्यसको दुई दिनपछि पर बेदुखर्क भन्ने स्थानमा एकजनाले देखेको बताइएको छ त्यहाँबाट उहाँ अर्खाँचीको जगत्ता भन्ने स्थानमा सासुको तेह्रौं दिनको पुण्यतिथिमा जाँदै हुनुहुन्थ्यो तर त्यहाँ नपुग्दै उहाँको सप मोडल चौरको तामा कुवामा फेला पर्यो उहाँको सप उठाउन जानुहुने रेसुङ्गा नगरपालिका चार सेवा जोगीथुमका किराना एवं चिया पसले तिलकराम गौतमका अनुसार ज्ञानबहादुरलाई कसैले मारेर फालेको बुझ्न सकिन्छ उहाँ उहाँको आँखा बाहिर निस्केको थियो पछाडि ढाडदेखि माथि कसैले लट्ठीले हाने जस्तो निला डामहरू थिए शरीरका अन्य कपडाहरू जस्ताको त्यस्तै थिए जुत्ता मात्रै अलिकति बाहिर खुस्किएको थियो उहाँको साथमा मोबाइल फोन र एक पैसा रकम पनि थिएन मात्र तीनवटा भोला थिए र खुकुरी चुरोट थियो जुन चुरोट उहाँले सेवन गर्ने गरेको पाइएको थिएन त्यो भन्दा पनि रहस्यमय कुरा घटनास्थलमा ब्लाङ्केट फेला परेको थियो जुन उहाँले घरबाट वा अन्यत्र कतैबाट लगेको पाइएको छैन यी यावत कारणले उहाँलाई कसैले अन्यत्रै मारेर त्यहाँ लगेर फालेको आशंका गर्नुहुन्छ सबको प्रत्यक्षदर्शी उनै तिलकराम गौतम नियोजित किसिमले यो चाहिँ मारेकै यो जस्तो लाग्छ मलाई मान्छेको कुनै कपडा च्यात्या छैन लडेको भए केही छैन एउटा जुत्ता फुस्केर पर फाले जस्तो देखिन्थ्यो कहिले केही झोला नबोक्ने झोला एउटा चाहिँ प्लास्टिक ब्याग देखिन्थ्यो त्यस्तो उसमा चाहिँ उदो मन्टो लाएर यसो चाहिँ सुताइदिए जस्तो खालको कपडा चाहिँ चाहिँ उहाँले लागेको कपडाले मात्रै चिनिन्थ्यो फेस नचिनिने अवस्था एक हप्ता रिगन लास भएको हुनुपर्छ त्यहाँ हातको पन्जामा मासु नै थिएन त्यस्तो हड्डी मात्रै देखिन्थ्यो अगाडिको मैले त त्यो आँखो झर्न लागेको देख्दाखेरि अगाडिको भागमा बढी हिर्काएको जस्तो त्यस्तो शरीर फेस चिन्दै चिनिन्न थियो अनि पछाडि भागतिर निला निला डाम थिए त्यसले गर्दाखेरि त्यो कुटपिट गरियो अनि लहर मारेर फालियो त्यस्तो अवस्था देखिन्थ्यो घटनास्थलका अर्का प्रत्यक्षदर्शी रेसुङ्गा नगरपालिका आठका बासिन्दा एवं ज्ञानबहादुरका भाइ पर्नुहुने दीपक सुनारका अनुसार पनि उहाँको कसैले हत्या गरेको आशंका बढेको छ लगाएको शरीरको कपडाहरू च्यातिए छैन लडेको भए कहीँ त्यति माथि लगभग को तकरिबन पुलिस प्रशासनहरूले हामीले गएर छानबिन गर्दाखेरि आठ सय मिटर माथि एउटा खसेको भन्ने त्यहाँ बनाइएछ तर त्यो आठ सय मिटर माथि एउटा खस्दाखेरि मान्छेको शरीरको कुनै पनि अङ्गहरू भाँचिनु पर्ने अथवा कपडाहरू च्यातिनु पर्ने त्यस्तो हुनुपर्ने हो त्यो भएको थिएन जुन अवस्थामा हामीले भेटाइयो भेटाएपछि अगाडिपट्टि धेरै चोट लाग्यो बिल्कुलै आँखा त झरे जस्तै छ कि उति बेलै हान्दाखेरि चाहिँ त्यो टाउकोमा हिर्काइयो नि त्यही बेला नै आँखा झरे जस्तो छ त्यसपछि चाहिँ अर्को कुरो शरीरमा लागेको कपडाहरू च्यातिएको छैन एउटा जुत्ता तपाईँको लास्टभन्दा ल पैँतिस मिटर माथि छ त्यसपछि कपडाहरू त्यस्तै त्यस्तै माथि माथि माथि माथि गर्दै राखेछ त्यति माथिबाट चाहिँ त्यो कपडाहरू माथिबाट झरेको भए त्यो कपडा धेरै माथि नै अड्किनु पर्ने हो त्यस कारणले पनि हामीले हत्या गरेको भन्ने हामीले आशंका लाठीले हाने जस्तो पछाडितिर निला निला डाम छन् होइन तपाईँको त्यो पछाडिको कपडा मात्रै अलि माथितिर ऊ भएको थियो पछाडितिर निला निला डाम छन् तपाईँको अरू कुनै पनि अङ्गाहरू यताउति त्यही अगाडि चोट छ पछाडि चोट त्यति नै हो अरू चाहिँ अरू केही भए कपडा होइन कपडाहरू जो पाँटले च्यापेको कपडा पनि पुरा थुत्ते होइन कि त्यति माथिबाट चाहिँ झर्दाखेरि पाँटले च्यापेको कपडा त थुत्तिनु पर्ने हो जकेटहरू छ प्याटहरू छ तपाईँको तिन च्यातिनु पर्ने त्यो पनि केही भएको छैन हाम्रो माग भनेको यो लडेको कुनै पनि दुर्घटना होइन मान्छेले चाहिँ षड्यन्त्र गरेर मारेको छ भन्ने हाम्रो चाहिँ हत्यारालाई कारवाही होस् भोलि हामी पनि त्यस्तै गरेर हिँड्न पर्ने हुन्छ हामी पनि सुनचान्दी व्यवसायीजी हाम्रो पनि त्यही व्यवसाय त्यही छ होइन भोलि बिहान हामीलाई पनि अप्ठ्यारो पर्छ भनेर हामीले लगायत जुन पनि तपाईँको अरखाँची गुल्मी र हाम्रो यो सुनचाँदी व्यवसायले पनि अलिकति पहल गरोस् भन्ने हाम्रो चाहिँ माग हो ज्ञान बहादुरको मृत्युसँगै उहाँकी प्रेमिका भनिएकी महिलाको पनि मृत्यु भएको भन्ने खबरले उहाँको सुनियोजित रूपमा हत्या भएको हुन सक्ने बुझाइ छ उनै दीपक सुनारको जुन महिलासँग लाएको त्यो कुरा हामीले लगभग चार पाँच महिना अगाडि पनि थाहा पाएको थियो दसैँ भन्दा अगाडिको कुरा हो त्यति बेला पनि हामीले दाइलाई यस्तो यस्तो छ दाइ यस्तो भयो त्यस्तो नगरौँ भनेर हामीले सम्झाएको पनि हो लगभग हामी चार छजना मिलेर सम्झाउँदाखेरि अब त्यस्तै त्यस्तै भएर हो अब यस्तो गर्ने होइन भन्नुभयो उहाँको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सुनचाँदी व्यवसायी संघ गुल्मी पर्ने जिल्ला प्रहरी कार्यालय अरखाँचीको हालै ध्यानाकृष्ट गराएर फर्किएको छ त्यहाँका प्रहरी प्रमुखले के भन्नु भयो त भनेर हामीले संघका गुल्मी जिल्ला अध्यक्ष बालकृष्ण बरालसँग सोधेका थियौँ हामी अब गुल्मीबाट सुनचाँदी व्यवसाय संघको टिम गइयो हजुर टिम गइसकेपछि हामी अब डेलिगेसनको उसमा गएको थियौँ त्यसपछि गेस्टासँग यसो भेट्यौँ भेटिसकेपछि आश्वास दिनुभएको छ अनि उहाँ पहिला त आफै हत्यानी भएको होइन भन्ने कुराहरू गर्नु आफै मरेको जस्तो भन्ने कुरा हो पछि यो कसरी तपाईँले यस्तो भन्नुभयो भने होइन त्यसपछि आफू मरेको होइन हुन सक्दैन यो हत्यानी हो हत्यानी हो त्यस कारण चाहिँ अब मरेको लगाएर ठ्याक्का राखेको छ आफै मरेको जस्तो पनि छैन भने हामीले यता बस्यौँ बसिरहेको थियो हो र त्यसपछि म यसलाई बडोभन्दा बडो रूपमा मैले हेर्नेछु यसलाई भन्नुभयो त्यसपछि उहाँले हामीलाई धेरै मिठो मिठो आश्वासन दिनुभयो यो चाहिँ हत्या होइन त्यसपछि मैले राम्रोसँग अनुसन्धान गर्छु गरिसकेपछि म तुरन्त हजुरहरूलाई लिएर आउँछु भनेर भन्नुभयो थप दबावको आवश्यकता देखिन्छ नि थप दबावको लागि त अब हामी पूर्वीबाट गइसक्यौँ अब फेरि पनि यो व्यवसाय सङ्घले अर्को चरणको लागि फेरि दिन बढ्दैछ अब कसरी जाने भनेर फेरि निर्णय गर्छ मैले हजुरलाई फेरि अर्को चरणको चाहिँ हजुरलाई मैले जवाब दिन्छु हस् त बालकृष्णजी छुट्यौँ हजुर यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय अर्खाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल खरेलसँग हामी टेलिफोन सम्पर्कमा छौँ हेलो नमस्कार अरखाँची जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख डिएसपी कमल खरेलजी बोल्नु भयो होइन त जुन गुल्मी रेसुङ्गा नगरपालिका चार निवासी सत्तालिस वर्षीय ज्ञानबहादुर सुनारको भगवती पाँच तामाकुवा भन्ने ठाउँमा सब फेला परेको थियो फागुन तीन गते स्थानीयले देखेका थिए र चार गते परिवारजनले पाएका थिए यसमा हत्या भएको आशंका गर्न सक्ने थुप्रै कुराहरू देखा परेका छन् यस सम्बन्धमा प्रहरीले के कति अनुसन्धान गरेको छ यसमा हामीले अहिले तत्काल फेरि म भर्खरै आएको हुँ यो जिल्लामा तत्काल चाहिँ मैले फेरि त्यसलाई चाहिँ मान्छे बुझ्ने कामहरू पनि भइरहेको छ जस्तै अब सिरियामा पनि दिएको छ यो फोन हजुर हजुर त्यसको पनि ताकेर त्यसको पनि हामीले ताकेर गरिरहेको छौँ दोस्रोचोटि र अनि वैज्ञानिक परीक्षणको लागि हामीले चाहिँ विधि विज्ञानमा पनि पठाएको थियौँ विषयहरूलाई हजुर यसको रिपोर्ट पनि खाइ पुगिसकेको अवस्था छैन काम चाहिँ हाम्रो दुरोतर्फ अगाडि बढिरहेको जुन त्यो घटनासँग जोडिएको अर्को एउटा मृत्यु घटनाको सम्बन्धमा पनि छानबिन गर्न सकियो भने अलिक छिटो यो कुरा बाहिर आउँथ्यो भन्ने खालको बुझाइ पनि छ परिवारजनको के छ यस सम्बन्धमा हो अहिले हामीले त्यसै दुवै पक्षबाट हेरेका छौँ हो भन्ने किसिमले चाहिँ हाम्रो चाहिँ रिपोर्ट आएको छ हजुर डक्टरकोबाट त्यसलाई पनि हामीले पुनः त्यो अझ गइदिएर चाहिँ हामी गइरहेको भनेपछि यो छिट्टै तथ्य बाहिर आउँछ भन्ने अपेक्षा गरे हुन्छ परिवारजनले चाँडै नै यसको विगत आओस् भन्ने सबैको चाहना हुन्छ कुनै कुराहरू चाँडै नै हुन्छ कुनै कुराहरू समय पनि लाग्छ तर हामी निरन्तरता दिइरहेको भनेपछि प्रहरी लागेको छ र यहाँको सुनचारी व्यवसायले जुन तपाईँहरूसँग माग गर्न पुगेका थियो त्यो पनि तपाईँहरूको ध्यानकृष्ट भएको छैन त भएको छ र उहाँहरूले दिएको सुझाव सल्लाहलाई पनि हामीले हस् त यो घटनाको छिटै अनुसन्धान होस् भन्दै अहिले छुट्टिन चाहन्छौँ है त हस् ज्ञान बहादुर सुनार र ती महिला बीचको गहिरो सम्बन्धका बारेमा सँगै काम गर्नुहुने रेसुङ्गा नगरपालिका चार मसिना पोखरीका जगत सुनारलाई पनि थाहा थियो रातभर उनीसँग फोनमा व्यस्त हुने जस्ता क्रियाकलाप देखेर उहाँले धेरै पटक सम्झाउनु भएको थियो तर के गर्ने माया भन्ने चिज नभयो उहाँले बिर्सन सक्नु भएन परिणाम अकाल मृत्युको शिकार पनि हुन सक्छ भन्दै जगत सुनार यस्तो कुराबाट टाढा रहन सबैलाई सुझाव दिनु मैले दाइलाई पटक पटक पनि भन्ने गर्थेँ दाइ यस्तो फोनमा पैसा खर्च गरेर अरूसित कुरा नगर्नुहोस् र त्योसित छोडिदिनुहोस् यति पैसा खर्च नगर्नुहोस् तपाईँको यस्तै यस्तै मैले धेरै कुराहरू बताउँथेँ दाइलाई कि यस्तो गर्नुहुन्न हुन्न हामी सुनसनै व्यवसाय गर्ने मान्छे अकालमा मृत्यु हुन सक्छ अरूको पछि लाएर आफ्नो सम्पत्ति आफ्नो पैसा खुवाउने धेरै हुन्छ तपाईँले यस्तो नगर्नुहोस् भनेर मैले धेरै पटक भन्ने गर्थेँ र त्यसै गर्दा पनि दाइले आफ्नो अडान अब छोड्नु नन्थ्यो जहाँसम्म यस्तै यो भन्नुहुन्थ्यो र जो पनि सुन व्यवसाय गर्ने व्यवसायकर्ता हुनुहुन्छ उहाँहरूले छोरी मान्छे भनौँ आइमीको पछि लाएर यसरी पैसा खर्च गर्नु र लास्टमा गएर तपाईँको ज्यानै बर्बाद हुने काम नगर्नुहोस् यति नै भन्नु बाहिर एउटा चर्चा पनि गर्न जरुरी छ दाम्पत्य जीवनमा खटपट वा तुसरापात सुरु भयो भने पुरुष होस् वा महिला तनावमा हुनु स्वाभाविक हुन्छ त्यो तनावलाई बेलैमा निवारण गर्न सकिएन वा निकास निकालिएन भने नसोचेकै दुर्घटना पनि हुन सक्छ पुरुष होस् वा महिला जीवन साथीबाट माया पाउँदैन भने तनावमा बाँचेको हुन्छ झट्ट हेर्दा कति सुखी दाम्पत्य जीवन भनेर कसैलाई लोभ लाग्न सक्छ तर उनीहरू भित्र कस्तो छ भन्ने कुरा कमैलाई थाहा हुन्छ आफन्तको भिड तर पनि म एक्लै बाहिर हेर्दा जस्तै भित्र चाहिँ म बेग्लै आफन्तको भिड सधैँ तर पनि म एक्लै बाहिर हिँड्दा जस्तै भित्र चाहिँ म बेग्लै बोल्नलाई त बोलेकै छु तर ओठ्यो सिएको कसलाई थाहा छ र कसलाई थाहा छ र हाँस्नलाई त